छैन बिर्सेको त्यो बाटो जहाँबाट पहिलो पाइला थे छैन भुलेको त्यो माटो जहाँबाट जिन्दगीको यात्रा चलेथे भत्किएको त्यो बाटो बनाउन लत्केको त्यो माटो थमाउन आउँदैछु म फेरि त्यही सधैँ सधैँलाई रमाउन ती सुनखरी ती लालु पाते खोज्दा हुन् मलाई कहाँ कहाँ तिनकै झलको बोकी धड्किन्छ मुटु मेरो आज यहाँ लाखौँ प्रयत्न गर्दा पनि सकिन यो मनलाई सम्झाउन त्यसैले आउँदैछु त्यही सधैँ सधैँलाई रमाउन हो मेची काली बोलाउँदै होलान् कलकला कलकलाई हिमाल पनि रुदै छ कि नदेख्दा त्यहाँ मलाई ठेस लाग्दा पाइन यहाँ मायालु हात समाउन अझै यो दिल जलाएर सक्दिन यहाँ रमाउन सबैको मिठो माया कमाउन जहाँ जन्मे त्यही सारा पसिना बगाउन मनका मेरा सपना सजाउन मुरली अनि मादल बजाउन डाँडा पाखा खेत गुन्जाउन आफ्नै माटो धुलो खेलाउन फेरि नयाँ फुल फुलाउन दुःख सुख साट्न सटाउन सारा नेपाल नेपाली यो मुटुमा हटाउन गीत सङ्गीत गुन्जाउन हाँस्न अनि हँसाउन फर्किआउँदैछु म फेरि सधैँ सधैँलाई तपाईँको मिठो माया कमाउन जहाँ जन्मे त्यही सारा पसिना बगाउन लाखौँ प्रयत्न गर्दा पनि सकिन यो मनलाई सम्झाउन त्यसैले आउँदैछु त्यही सधैँ सधैँलाई